आउने आन्तरिक तथा बाहिर पर्यटकको रोजाइमा स्थानीय रूपमा निर्मित सामग्री पर्ने गरेका छन् बजारमा पाइने धागोलाई खरिद गरी स्थानीय रूपमा बनेर बुनेर बनाइने भाङ्रा र खाडीको व्यवसायीकरण समेत सुरु भएको छ बागलुङ जिल्लाको ताराखोला गाउँपालिको नम्बर पाँच धस्मरमा रहेको धस्मर खाडी भाङ्रा लघु उद्यमी समूहले विगत दस एघार वर्षदेखि जिल्लादेखि खाडीभाङ र सल बुन्दै आएको आएका छन् जनाको यस समूहले खाडीभाङ र सल बुनेर देश तथा विदेशका विभिन्न ठाउँहरूमा निर्यात गर्ने गर्दछन् उनीहरूले बुनेको खाडी भाङ्राको मूल्य तीन हजारदेखि चार हजारसम्म पर्छ भने प्रति सल पाँच सयदेखि एक हजारसम्म पर्ने गर्दछ अहिलेको समयमा खाडी भाङ्रा र सलको बढ्दो माग भएको र यसको माग पूरा गर्न गाह्रो भएको खाडी भाङ्रा लघु उद्यमिका समूहका अध्यक्ष तिलमाया रोकाले बताउनुभयो रोका अनुसार उद्यम सञ्चालन गर्नको लागि घरेलु तथा सानो उद्यम विकास समिति बागलुङ र स्यामसङको म्याग्दीले धसमलमा भवन निर्माण गर्न तीन लाख पचास हजार सहयोग गरेको थियो भने भवनमा उद्यम सञ्चालनको लागि अन्य व्यवस्थापन गर्न तत्कालीन ताराखोला गाउँ विकास समितिको पचास हजार रकमबाट उद्यम सञ्चालन सञ्चालनमा आएको थियो अहिले ताराखोला गाउँपालिकाले आर्थिक वर्ष ताराखोला गाउँपालिकाले आर्थिक वर्ष दुई हजार पचहत्तर छिहत्तरमा मर्म तथा प्रवर्धनको लागि चालिस हजार बजेट बजेट विनियोजन गरिएको थियो उक्त बजेटले फलामे किल्लाको व्यवस्थापन गरिएको समितिका अध्यक्ष तिलमाया रोकाले बताउनुभयो बुनाइसी विकासको लागि घरेलु तथा सानो उद्यम विकास समिति बागलुङ तथा सङ्घ म्याग्दीले प्राविधिक सहयोग गरेको थियो अहिले उनीहरूले प्रति व्यक्ति अहिले उनीहरूले प्रति व्यक्ति मासिक रूपमा घरको कामसँगै दस हजार रुपियाँसम्म कमाउने गरेको समितिका सचिव टेकमती घरतीले जानकारी दिनुभयो दैनिक चार पाँच घण्टा ल समय दिएमा नौ दिनमा भाङ र सल तथा खाडी बुनेर सकिने उहाँको भनाइ छ उहाँका अनुसार चालिस घण्टामा खाडी तयार हुन्छ यस खाडी भाङ र सलको उपयोग गर्दा आफ्नो पहिचानको संरक्षण हुने भएकोले संरक्षण र प्रवर्धनको लागि विशेष योजना बनाएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीले बताउनुभयो चालु आर्थिक वर्षको नीति कार्यक्रममा समेत स्थानीय उत्पादनको संरक्षणको लागि बजेट नै विनियोजन गरेको उहाँको भनाइ छ सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङको आयोजनामा आधारित पत्रकारिता तालिम सकिएको छ रेडियोका लागि आवश्यक जनशक्ति निर्माणका लागि तालिमको आयोजना गरिएको हो नेपाल पत्रकार महासङ्घको सहजीकरणमा सम्पन्न तालिममा रेडियो पत्रकारिता कार्यक्रम उत्पादन र रिपोर्टिङ सम्बन्धी तालिम दिएको थियो तालिम समापन कार्यक्रमका प्रमुख अतिथि महासङ्घका अध्यक्ष दिल सिरिजले समाजले सचेत बनाउने पत्रकारको कर्म भएकाले कर्म निभाउन सचेत भएर पत्रकारिता गर्नुपर्ने बताउनुभयो तालिम प्रशिक्षण लिएका सबै पत्रकार नहुने र पत्रकार सबैले समाजलाई सचेतीकरण गर्न नसक्ने बताउँदै शिरिषले तालिम लिएर पेसामा लाग्ने सबैले अध्ययनलाई निरन्तरता दिन सक्नुपर्ने बताउनुभयो बागलुङ पश्चिममा सक्रिय सञ्चार कर्म गरिरहेको क्रियाशील सञ्चार गृह रेडियो परिवर्तन भएकोले यसले समय समयमा यस्ता तालिम प्रशिक्षणको आयोजना गरिरहने र महासङ्घसँग निरन्तर साझेदारीमा रहेको अध्यक्ष बोल्नु भएको थियो तालिममा सहभागी भएका सहभागीलाई लक्षित गर्दै उहाँले कर्मशील भएर संसार पेसामा आबद्ध हुन सबैलाई आग्रह गर्नुभएको थियो यसैबीच कार्यक्रमका अतिथि एवं पत्रकार महासङ्घ बागुङका सदस्य तथा रेडियोका प्रबन्ध प्रबन्ध निर्देशक लोकेन्द्र सुनारले तालिममा सहभागी भएर सिकेको सिपलाई व्यवहारका कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो रेडियोले पालिका तथा वडा तहमा संवाददाता राख्न राख्न यस्तो तालिमको आयोजना गरिएको बताउनुभयो यस्तै रेडियोका स्टेसन प्रमुख राम सुवेदीले आधारभूत तालिमले मात्र पत्रकारिता सबै उद्देश्य पूरा नहुने भन्दै अझै पनि स्टेसनमा सिकाउन रेडियोले वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो सैद्धान्तिक विषय तालिममा सिकाइएको तर व्यावहारिक क्षमताका लागि फिल्डमा काम गर्नुपर्ने र त्यसको समीक्षा स्टेसनमा कार्यरत सहकर्मीबाट सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो रेडियोले सक्षम पत्रकार तयार पार्दै सबै ठाउँको सूचना सन्देश आदान प्रदान गर्न तालिमको आयोजना गरिएको रेडियोको अध्यक्ष निमलाल पाण्डेले बताउनुभयो सबैले आफ्नो क्षमता र सिप बढाउँदै जान उहाँले सबैलाई आग्रह गर्नुभयो रेडियोले धेरै सञ्चारकर्मी निर्माण गरेको र क्षमतावान पत्रकार स्थापित गर्दै आएको स्मरण गराउँदै अध्यक्ष पाण्डेले यो तालिममा सहभागी भएका सबैलाई पत्रकारका रूपमा स्थापित गर्न शुभकामना दिनुभएको थियो तालिममा सहभागी प्रशिक्षार्थीबाट त्रिसना श्रीपाली र मनोज बुढाले मन्तव्य राख्नु भएको थियो कार्यक्रममा पत्रकार महासङ्घ बागलुङका सचिव राम थापा अविरल कोषाध्यक्ष विजय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 जानु न काठमाडौँमा रहेको प्यानकोलिङ ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कार्गो मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pangolin travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा आजै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् आइस त आइज आइज भित्रै आइज अँ आएँ ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मिनिमार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि है सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater kettle fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकुट खबरमा छु त्यो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला अमृता पुन स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ बरिङ गाउँपालिका वडा नम्बर पाँच सुखौरामा उहाँले स्वास्थ्य क्षेत्रमा स्वयंसेवा गरिरहनु भएको छ घरायसी काम र बजारका लागि सुखौरावासीले सदरमुकाम बागलुङ बजार भन्दा गुल्मीको शान्तिपुर बजार नजिक पर्छ अपायक बने भए पनि प्रशासनिक कामका लागि बागलुङ बजार नै आउनुपर्छ कोरोना महामारीका समयमा जनचेतनामूलक सन्देश बोकेर गाउँका घर घरमा पुगेकी पुनलाई बेला निकै खुसी लागेको छ नेपाल सरकारले पहिलो चरणमा नै कोरोना भाइरस विरुद्धको खोप लगाउँदा स्वास्थ्य स्वयंसेविकाहरू प्राथमिकता परे पुनले पनि खोप लगाउनु भयो तर खोप लगाउन सदरमुकाम आउँदा उहाँले उहाँको तिन हजार पाँच सय रुपियाँ खर्च भयो खुसी लागेको छ एक दिन सदरमुकाममै बास बसियो पुनले भन्नुभयो सबै मिलेर गाडी रिजर्भ गरियो खाना बस्ने खर्च गर्दा पैँतिस सय पुग्यो जिल्लाभर एउटा मात्र खोप केन्द्र तोकिएकोले झन्डै पचास किलोमिटर कच्ची सडकमा गाडी सधेर पुन र उहाँका साथीहरू सदरमुकाम आएका थिए स्वयंसेवामा खटिने उनीहरू मात्रै होइन स्वास्थ्य स्वास्थ्य कर्मी एम्बुलेन्स चालक र सरसफाई मजदुरहरू पनि खोप लगाउन आउँदा लाग्ने खर्चको मारमा परेका छन् न्यूनतम तलब सम्झौता गराएर करारमा काम गरिएको छ खर्च धेरै आउँदा नियमित खर्च चलाउन कठिन छ जयमने नगरपालिकाको एक स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्य कर्मी भन्नुहुन्छ कि त नजिकको स्वास्थ्य संस्थामा ल्याउनु पर्दथ्यो कि यातायातको व्यवस्था गर्नुपर्ने थियो यस्तै काथीकोला गाउँपालिका र बागलुङ नगरपालिका बाहेकका स्थानीय तहमा कार्यरत स्वास्थ्य कर्मी र स्वयंसेविकाका लागि धौलागिरी अस्पताल अपाइक पर्ने दूरी पर्छ दूरीकै हिसाबले टाढा रहेको अस्पताल पुग्न सवारी साधनको खर्चले मात्रै सानो परिवारले एक महिना खान पुग्छ ढोरपाता नगरपालिकाको बोबाङ निसिकोला गाउँपालिकाको भलकोट र तमानखोला गाउँपालिकाको नर्जखानी जस्ता ठाउँहरूबाट खोप लगाउन आएर फर्किँदासम्म पाँच हजार भन्दा धेरै खर्च हुने स्वास्थ्य कर्मीहरू बताउँछन् हामीले बुर्तिबाङ गलकोट र कुसपिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि खोप केन्द्र बनाउन सक्थ्यौँ तर सम्भावित जोखिम कसरी सामना गर्ने भन्ने विषय भन्ने पूर्व तयारी नभएका कारण खोप केन्द्र विकेन्द्रित गर्न नसकिएन गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखाका प्रमुख डाक्टर रामबहादुर केसीले भन्नुभयो निशुल्क खोप लगाउन करोडौँ खर्च हुने देखियो खोप लगाउनेहरूको व्यक्तिगत खर्च पनि राज्यकै हो भन्ने थान्नुपर्छ खोप अभियान चलाइरहेको समयमा खोप लगाउन आउनेहरूबाट गुनासो आउन थालेको छ जिल्लाभर रहेको कच्ची सडकमा नियमित सवारी नचल्ने र भाडाको सवारीले रिजर्भ गरेर हिँडाउनु पर्दा थप व्यवहार व्यवहार पर्ने गरेको उनीहरूको गुनासो रहेको छ गत भदौ सत्र गते भोजी खोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका नौ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आदर विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ बागलुङ घरभई हाल हङकङमा रहनुभएका टिका राणा र जुनु राणाको पहलमा स्थापित स्वास्थ्य तथा विपन्न विद्यार्थी अक्सिकोष मार्फत दुवै विद्यालयका पाँच पाँचजना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा सहयोग गरिएको कोषका सञ्चालक विजय राणाले जानकारी दिनुभयो सोमबार विद्यालयमा पुगी नेपाल पत्रकार महासङ्घ बागुङ शाखाका अध्यक्ष दिल शिरिष ढोडपाटी नगरपालिका वार्ड नम्बर सातका वडा अध्यक्ष दीपक थापाले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो साठी हजार बराबरको शैक्षिक सामग्री र लत्ता कपडा प्रदान गरिएको सञ्चालक राणाको भनाइ छ विद्यार्थीले वर्ष दिनलाई पुग्ने गरी कापी कलम लगायत स्टेसनरी सामग्री झोला र एक एक थान ज्याकेट पाएका छन् बाढीका कारण अभिभावक गुमाएका र घर घरको आर्थिक स्थिति अत्यन्त कमजोर भएका बालबालिका छनौट गरी शैक्षिक सामग्री सहयोग गरिएको हो अर्थ अर्थाभावकै कारण बालबालिकाको पढाइमा असर नपरोस् भनेर कोष मार्फत सहयोग गरेको सञ्चालक राणाले बताउनुभयो जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर घरती मगरले दाताको सहयोगले बाढी प्रभावित परिवारको घाउमा मलमपट्टि लागेको प्रतिक्रिया दिनुभयो बाढी प्रभावितको पीडा बिस्तारै कम हुँदै गएको छ धेरैबाट धेरैतिरबाट राहत सहयोग आइरहेको छ उहाँले भन्नुभयो विद्यालयमा अध्ययनरत तिस प्रतिशत बालबालिकाको किताब कापी सहित सबै पठन पाठनका सबै सामग्री बाढीले बगाएको प्रमुख प्रधानाध्यापक घरती मगरको भनाइ छ बाढीले सो विद्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो भवन नै नभएपछि विद्यार्थीलाई खुला चोरमा राखेर पढाइएको विद्यालयले जनाएको छ पत्रकार महासिंह बागलुङका अध्यक्ष दिल सिरिसले बाढीबाट अति प्रभावित बालबालिकाका लागि कोषले गरेको सहयोग सराहनीय रहेको उल्लेख गर्नुभयो उहाँले न्यून आय भएका परिवारका बालबच्चाको पढाइ सुनिश्चित सुनिश्चितताका लागि सबै पक्षको पहल र योगदान चाहिने बताउनुभयो भूमि सम्बन्धी समस्या समाधान आयोगले देशभरका सतहत्तरवटै जिल्लामा पदाधिकारी चयन गरेको छ नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एकजना अध्यक्ष एकजना विज्ञ र एकजना सदस्य गरी प्रत्येक जिल्लामा तीनजनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला पदाधिकारीमा चयन गरेको हो नेपाल राजपत्र राजपत्र खण्ड सत्तरी सङ्ख्या चालिस नेपाल राजपत्र भाग पाँच उन्नाइस माघमा जारी सूचना अनुसार पन्ध्र माघको निर्णयबाट भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला पदाधिकारी चयन भएको सरकारले जनाएको छ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपथ राजपत्र मार्फत भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरे आदेश दुई हजार छिहत्तरको दफा अठारको उपदफा एक बमोजिम जिल्ला समितिको सही उपदफाको खण्ड क बमोजिमको अध्यक्ष र खण्ड ख बमोजिमको सदस्यले मनोनयन गरिएको सरकारले जनाएको छ बागलुङको अध्यक्षमा कृष्ण पाठक चयन हुनु भएको छ त्यस्तै विज्ञको रो रूपमा रुद्रप्रसाद पौडेल र सदस्यमा दिवस खत्रीले मनोनित गरिएको छ यिनीविविध खबरसँगै साँझ सात बजेको गलकुट खबरकामी अन्तमा सो अन्तमा शीर्ष खबर पुनः एकपटक तारा खोलाका महिलाहरूले घरको कामसँगै खाडी भाङ्रा बेची मासिक दस हजार बढी